मा गएको थिएँ फर्किँदा एउटा नचिनेको तर पोस्ट पेड नम्बरबाट मिसकल आएको रहेछ सामान्यतः मैले त्यस्तो कलहरूलाई वास्ता गर्ने थिइनँ तर त्यस दिन त्यो नम्बरमा फलोअप कल गरेँ एकजना महिलाले बोटोबाट गरेकी रहेछन् यो र तथा लास्टको अङ्क एउटै परेर तपाईँको नम्बरमा गयो त्यसकारण माफ पाउँछ भनेर भनिन् ती महिलाले मैले पनि त्यस्तो केही छैन भन्दै कुरोलाई मैले प्रयास गरेँ अनि उनको बारेमा अन्य जानकारीहरू लिनको लागि विविध प्रश्नहरू तेर्साउन काम गरेँ अनि कुरो अगाडि बढ्दै गयो साथै एक हप्तासम्म एसएमएस तथा कुराकानीको माध्यमद्वारा हाम्रो संवाद चल्यो यसै बिचमा उनले आफ्नो इमेलबाट एउटा फोटो पनि पठाइन् नानी मोटी मोटी क्युट अनुहार परेकी रहेछन् साथै उनले भनेअनुसार अङ्ग्रेजी साहित्यमा एमए पास गरेको तथा कलेजमा पार्ट टाइम अङ्ग्रेजी विषय पनि पढाउने गरेकी रहेछन् यसै बिचमा मैले उसको श्रीमान छोरा छोरी तथा घरमाइतीको बारेमा सबै जानकारी लिइसकेको थिएँ हाम्रो फोन मार्फत सबै तथा अन्तरङ बातचित पनि भइसकेको थियो तर खालि भेटघाट हुन सकेको थिएन भेट हुने बित्तिकै एक आपसमा माया साटासाट गर्ने समेत सहमति भइसकेको थियो म बुटवल पहिले पनि बसेको हुनाले केही नौलो थिएन यसैबीच बुटवलका केही साथीहरूले मलाई हाम्रो सामाजिक संस्थाको बैठक बुटवलमा राखेको कुरा जानकारी गराए अनि मैले पनि उनलाई त्यही कुराको जानकारी गराएँ तर तिथिमिति निश्चित भएपछि खबर गर्छु भने करिब सात आठ महिनाको फोनमा बसेको मायाप्रीतिलाई साकार रूप दिन पाउँदा हामी दुवै अत्यन्त खुसी थियौँ यसैबीच दुई हजार अडसट्ठी साल माघ नौ गते बैठक गर्ने तय भयो अनि मैले तिन चार दिन अगाडिदेखि जानकारी गराउने प्रयत्न गरेँ तर सम्पर्क हुन सकेन कारण उनको श्रीमान सुदूरपश्चिमबाट जागिरमा केही दिन बिदा लिएर आउनुभएको रहेछ त्यो कुरा पछि थाहा भयो अनि दुई हजार अठसट्ठी साल माघ आठ गते म निराश हुँदै नारायणघाटबाट बैठकमा सहभागी हुने एकजना भाइलाई साथमै लैजाने उद्देश्यले चितवनसम्मको टिकट लिएर माइक्रोबस चढेँ बिच बाटो मुङलिङ मनोकामनाको बिचतिर तिनको फोन आयो अनि मैले तुरुन्तै भने म बुटवल आउँदैछु उताबाट प्रत्युत्तर आयो म नारायणघाट आफ्नो घर आउँदैछु कहिले फर्किने भने सोद्धा आजै जाने जवाफ आयो त्यसो भए पहिला भेटौँ भन्ने सहमति भयो र हाम्रो भेट पनि भयो नारायणघाटमा खाजा खाने काम भयो अनि त्यसपछि त्यही भाइको सहयोगमा उसलाई भोलि बिहान आउनु भनेर साँझको गाडीमा हामी दुई बुटलतर्फ लाग्यौँ ओहो कति रमाइलो भयो त्यो साढे दुई घन्टाको यात्रा खाली फोनमा मात्र कुरा गर्न पाएका हामी प्रत्यक्ष भेट अनि सँगैको यात्रा मिल्नेसम्मको मजा लुट्दै गयौँ अब रातिको बसाइ कहाँ आउने भन्ने ममा अलिकति चिन्ता थियो उनले भनिन् मेरो श्रीमान हिजो आफ्नो कार्यस्थलतर्फ गइसक्नुभयो छोरा एसएलसीको तयारीको लागि होस्टेलमा बस्छ छोरी अलि सानी छे उसलाई सुताएपछि रात हाम्रै हो त्यसकारण मेरै फ्ल्याटमा बसौँ भनिन् मलाई पनि के खोचस खानु आएको भने जस्तै भयो बसबाट हामी राजमार्ग चौराहामा चढ्यौँ अनि उनले मलाई कन्डम किनेर ल्याउनु भनिन् मैले पनि सोही बमोजिम गरेर हामी एउटै रिक्सामा उनको कोठा गयौँ छोरी मात्रै बसेकी रहेछन् अनि उनले आफू बुटोल आइपुगेको कुरो आफ्नो श्रीमान र छोरालाई फोन मार्फत गराइन् छोरीलाई छिमेकीले खाना खुवाएर राखिसकेकी रहेछन् तर आफ्नो मनमा भने छिटोभन्दा छिटो एकचोटि सहवास गरिहाल्न पाए हुन्थ्यो तर उनी खाना खाएपछि भनिन् उनले हाम्रो लागि खाना बनाएर खाएपछि उनी बुढाबुढी सुत्ने बेडमै सुत्ने भयौँ उनीले छोरीलाई अर्को कोठामा सुताएर आइन् त्यस पश्चात केही समय हामीले सम्भव अगाडि गरिने क्रियाकलापहरू चुप्पा खाने जिब्रो चलाउने दुध मार्ने दुध चुस्ने साथै उनको युनिमा औँला खानेर चलाउने सम्मको हरकत गऱ्यौँ साह्रै आनन्द आइरहेको थियो दुवैजनालाई अनि मैले अब गरौँ भनेर सोधेको त उनले किन ढिलो गरेको तिन्जेल भनेर पो भनिन् अनि म कन्डम लगाएर स्वाभाविक रूप पुरुषत्व देखाउने पौराणिक परम्परा अनुसार उनको माथि चढे तर उनको शरीर मोटो भएको र पेट पनि अलि भुक्क उठेको कारणले मेरो लिङ्गले उनको योनिसम्म छुन सकेन र मेरो मन आत्तिसकेको थियो अनि मेरो कुरा बुझेर उनले आफ्नो दुइटै खुट्टा उठाइदिन् अनि मलाई उनको योनिभित्र आफ्नो लिङ्ग छिराउन सजिलो भयो तर एक दुई धक्कामा नै मेरो माल झऱ्यो किनकि उसँग मेरो पहिलो समागम भएकोले म धेरै आत्तिएको थिएँ त्यसपछि हामी मिठा मिठा कुरा गर्दै अरू डेढ दुई घन्टा बितायौँ घडी हेरेको राति साढे बाह्र बजेको रहेछ एकपटक फेरि गर्छु है भन्दा अलि सहमति जनाउँदै थिइन् अनि मैले मनमनै सोचेँ यो आइमाईको नखरा हो हुन पनि त्यस्तै रहेछ उनको पुरै वस्त्र उदाङ्ग पारिदिएँ कोठाभित्र अँध्यारो भए पनि बाहिरको लाइटले हल्का उज्यालो देखिरहेको थियो जसको कारणले हाम्रो बसाइ पूर्ण पेलुवा वातावरणमा थियो मैले कन्डम लगाएर दोस्रो पटक उनीमाथि पहिलाको चाहिँ आरोहण गर्न सुरु गरेँ खुट्टा पहिले उचालेर आफ्नो लिङ्ग उनको योनिभित्र छिराएँ यसपटक म अलि होसियार थिएँ अनि बिस्तारै बिस्तारै धक्का मार्न थालेँ तर दस मिनट भइसक्यो झर्ने छाँटकाटै छैन यसर्थमा मैले आफूलाई सफल बनाउँदै अरू जोड जोडले धक्का दिँदै थिएँ करिब अठार उन्नाइस मिनटपछि उनी आत्तिएर अह अह गर्दै कराइन् मैले बुझेँ उनी पूर्ण सन्तुष्ट भइन् अनि यस्तै पच्चिस मिनटको वरिपरिमा मेरो फुसी झऱ्यो एकदम मजा आयो त्यसपछि हामी सुत्यौँ भोलिपल्ट बिहान हुने बेलामा करिब मानव पाँच बजे म उनले बोलाएकोले बिउजेँ यसो हेरेको त मेरो दुध चुस्दै रहेछन् फेरि एकपटक पेल्ने इच्छा जाहेर गरी कन्डम लगाएर पेल्नको लागि तयार भएँ उनी पनि सहज रूपमा केही नबोलिकन तयार भइन् यसपटक बेल्दा अझै स्वर्गीय आनन्द प्राप्त भयो उनी नुहाउन गइन् त्यसपछि आएर चिया पकाउन थालिन् त्यसपछि म नुहाउन गएँ आउँदा चिया तयार थियो अघिल्लो दिन बेलुकाको अनुसार बिहान कोही नउठ्दै म हिँड्नुपर्ने थियो हिँड्न तयार भएँ उनले मलाई अलि परसम्म छोड्न जान्छु मर्निङ वाक पनि हुन्छ भनिन् त्यसपछि हिँड्ने बेलामा छोरीलाई बाई भन्छु भनेर छोरीको कोठामा छिरेको त छोरी अझै निधाइरहेकी रहेछिन् अनि फर्किने बेलामा मेरो आँखा छोरीको कोठाको ढोका छेउमा पर्न गयो ढोकामा बुढाबुढीको फोटो झुन्ड्याएका रहेछन् मलाई मनमा नै हाँसो उठ्यो जोसँग मैले रातभरि माया साटेँ उनको श्रीमान त मेरो साथी पो रहेछ तर केही छैन मैले दुःख गरेर पट्याएको केटी त्यसै छोड्नेवाला थिइनँ त्यस दिनपछि फोनमा कुरा हुँदै थियो तर अरू काम हुन पाएको थिएन तर दुई वर्षपछि फेरि सुख सम्भोग पाइयो उनी काठमाडौँमा उनको श्रीमानको एउटा गई ससमा काम गर्दाको अनुभवको पत्र लिन आउनुपर्ने भयो अनि मसँग दुई रात बिताउने बाछा गरिन् सोही बमोजिम उनलाई कलङ्कीबाट लिएर सुन्दाराको होटेलमा दुई रात जिन्दगीको सम्पूर्ण मौजमस्ती गरेर जहाजको टिकट काटेर पठाइदिए यसपटक भने उनले मेरो लिङ्ग समेत चुसिदिए